नमस्कार स्वागत तथा अभिवादन रेडियो पत्रिका ओजेलका खबरबाट खबरमा छु म प्रेम सुनार श्रोता रेडियो रेसुङ्गाको उत्पादनमा हरेक सोमबार साँझ सात पन्ध्र बजे रेडियो रेसुङ्गा र मङ्गलबार ठिक यसै समयमा रुरु एफएम चौरानब्बे दशमलव आठ मेगाहर्सबाट प्रसारण हुने ओजेलका खबर शुक्रबार बिहान सभा नौ बजे रेडियो रेसुङ्गाबाट पुनः प्रसारण समेत हुने गर्दछ श्रोता ओजेलका खबर समग्रमा समाजमा लुकेको लुकाइएको दबेको दबाइएको आवाज हो तपाईँको समाजमा कुनै अनियमितता भ्रष्टाचार छ भने हामी त्यसको डटेर भण्डाफोर गर्नेछौँ साथै समाजको विकृति विसङ्गति ओझेलमा परेका स्थान र व्यक्ति हाम्रो कला संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ त्यसका लागि हामीले खबरको अन्तिममा एउटा न एउटा मौलिक गीत भाका पनि बजाउँदै आएका छौँ हाम्रो यही यात्राको आज हामी एक सय पच्चिसौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ कतै यौन उन्माद त कतै यौन शिथिलता विशेष श्रृङ्खला जसमा जनताको उजुरी सुन्नुपर्ने प्रहरी यौन उन्मादले मातिएका तरुणीहरूको फोन उठाउँदैमा हैरान सम्बन्धी रिपोर्ट अनि नियमित स्तम्भ जीवनको गोरेटोमा श्रीमानको यौन शिथिलताले एक महिलाको वेदना अनि अहिलेसम्मकै ठुलो रकम बिस लाखमा सम्बन्ध विच्छेद गर्दा गर्दै कोरियामा उनका परिवारका एक सदस्यले ज्यान हालेको घटना सुनाउने छौँ तबको पौने एक घन्टा हामीसँगै रहनुहोला यस ओझेलका खबरका प्रायोजक न्यू मैत्री रेस्टुरेन्ट एन्ड पार अब थप व्यवस्थापनका साथ तपाईँको सेवामा समर्पित हजुर स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल स्वच्छ सफा स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् new Maitri restaurant and bar Lakuri Manch Tamghas Gulmi proprietor Arjun Pandey सम्पर्क नम्बर अन्ठानब्बे चार बहत्तर सत्ताइस आठ सय चौहत्तर ओजेलका खबरको साथमा अर्घखाँची होटल एन्ड लज हामी कहाँ आरामदायी बासका साथै सफा स्वच्छ खाना तथा तन्दुरी आइटमको स्वादमा तपाईँको चाहना अनुसारको हरेक परिकार उपलब्ध छ तन्दुरी रोटी दाल फ्राई मटन ग्रेभी सफा स्वादिष्ट भोजन खाजा नास्ता एवं विविध तन्दुरी आइटममा बेग्लै पहिचान बनाउन सफल हजुर अर्घखाँची होटल एन्ड लज तमगासको पुतली बजार फिल्म हल अगाडि फोन शून्य पाँच बिस दुई सय पच्चिस याद गर्नुहोस् हाम्रो शाखा पसल अर्घखाँची जी पार्कमा पनि रहेको छ सञ्चालक दुई लालमणी आचार्य अन्ठानब्बे चार एकात्तर छैसठी दुई सय पच्चिस र छविलाल गिरी सन्तानब्बे चार सत्तरी शून्य पैँसठी पच्चिस यस ओझेलका खबरको साथमा आवास गहना गृह एक नया बजार गुल्मी नयाँ वर्ष दुई हजार सत्तरीको आगमन सँगै सुनमा शुद्धता व्यवहारमा विश्वसनीयता समयमा गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता आवास गहना गृह हाम्रा विशेषताहरू आकर्षक डिजाइनका तयारी गहनाहरू पाउनुका साथै अर्डर अनुसारका गहना गहनाहरू ग्यारेन्टीका साथ बनाइन्छ त्यस्तै पुराना गहना साथी नया गहना लिनु परेमा सुनचाँदी खरिद बिक्री गर्नु परेमा एवं राशिका पत्थर जडित औँठीहरू चाहिएमा सबै सेवा हामी तपाईँलाई उपलब्ध गराउँछौँ सम्पर्क आवास गहनागिरी तमगास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनसत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक राइटर धर्म विश्वकर्मा सर्वप्रथम आजको प्रस्तुति पूर्व सहयोग संकलन सम्बन्धी खबर यस हप्ता पनि गुल्मीका दुई ब्लड क्यान्सर पीडित बालक रमेश घिमिरे र नितेश खराल अनि दुई हप्ता अघि अर्लाङकोटका एकै घरका दुई भाइ दृष्टिबिनहरूको बिचल्लीको खबर प्रसारण गरेपछि विभिन्न व्यक्ति र संस्थाले सहयोग गर्नु भएको छ समय अभावका कारण आज हामी एकजना मात्रै सहयोगदातासँग कुराकानी गर्दैछौ उहाँ हुनुहुन्छ गुल्मीको अर्जै गाविस वडा नम्बर छ घर भई हाल जापानमा कार्यरत रेश्मा अरियाल उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ नमस्कार मेरो नाम भीष्म हरियाल अझै छ मङ्ग्रा हाल जापानदेखि ओजेलका खबरको बाट सुनेको समाचारबाट मैले ती क्यान्सर पीडित बालक नितेश खरेल र पालुकाका नाम त मलाई थाहा भएन होइन भाइहरूको लागि मैले सानै रकम मानि सहयोग गरेको छु हजुर त्यो रकम बालकलाई मेरो तर्फबाट दुई हजार र मेरो श्रीमतीको तर्फबाट एक एक हजार गरी प्रत्येक परिवारलाई तिन हजार रकम सहयोग गरेको छु र यो अदुलका खबरबाट सुत्ने सबैलाई अनुरोध गर्न चाहन्छु सानो रकम माने हामीले सहयोग गऱ्यौँ भने ती क्यान्सर पीडितले उपचार पाउनेछन् र अर्जुनमा रहने सम्पूर्ण मेरा इष्टमित्रहरूलाई साइन अनुसारको ढोग नमस्कार उहाँ हुनुहुन्छ गुल्मीको अर्जे गाविस वडा नम्बर छ घर भई हाल जापानमा कार्यरत भीष्मा अरियाल गुल्मीका दुई ब्लड क्यान्सर पीडित बालक रमेश घिमिरे र नितेश खराललाई अनि अर्लाङकोटका एकै घरका दुई दृष्टिबिन दाजुभाइहरूलाई सहयोग गरेको बताउँदै हुनुहुन्थ्यो त्यो रकम प्रति परिवार तिन हजारका दरले कुल नौ हजार रुपियाँ बाँकी भाउजू शिक्षिका कमला अरियालले ल्याएर बुझाइसक्नु भएको छ र त्यो रकम प्रति परिवार दुई दुई हजार रुपियाँ श्रीमान भीष्म अरियाल र एक एक हजारका दरले श्रीमती सीता अर्यालका तर्फबाट भनेर उहाँले हस्तान्तरण गर्नुभएको छ त्यसका लागि उहाँलाई धन्यवाद र उहाँको जापान बसाई सुखद रहोस् भन्ने कामना पनि श्रोता मोबाइल फोनमा यौन आनन्द लिने मानिसहरूको संख्या बढ्दो छ त्यसरी यौन उन्मादले मातिँदै कहाँसम्म भने जनताको उजुरी सुन्नु पर्ने प्रहरी समेत तरुणीको फोन उठाउँदैमा हैरान छन् सुनौ यो रिपोर्ट उहाँ हुनुहुन्थ्यो जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी बेहोरा सकिएका महिलाहरूको फोन उठाउँदैमा हैरान परिएको गुनासो गर्दै छोराछोरी कोखमा रोइरहेका छन् घरमा बाबु छैनन् आमा चाहिँ प्रहरीको फोनमा दिउँसै रात पारिदिन्छन् <laughs> जिल्ला प्रहरी कार्यालय गुल्मीमा यसरी जनताको उजुरी सुन्न पैसा नलाग्ने नम्बर एक शून्य शून्यको लाइनमा जनताको उजुरीको फोन उठाउनु भन्दा पनि तिनै तरुणीहरूको फोन उठाउँदैमा हैरान छन् प्रहरीहरू सर्वसाधारण पुरुष त तरुणीहरूको मिस्कलबाट हैरान छन् र कतिपय प्रहरीहरूका उजुरी गर्न समेत जाने गरेका छन् तर प्रहरी कहाँ जाने त्यसैले उनीहरूले ओजेलका खबरलाई गुहारेर हामी पटक पटक त्यस जिल्ला प्रहरी कार्यालयको टोल फ्री नम्बर सयको फोन उठाउन त्यहाँ पुग्यौं हामीले रिसिभ गरेको फोनमा अधिकांश महिलाले कहिले दिउँसै रात पार्दै थिए त कसैले रातभरि नै कोही नभएको बैंस देखाउँदै ड्युटीमा बसेका प्रहरीलाई सिधै कोठा सभामा आउन अपिल गर्दै थिए श्रीमानको कमाईले पोसिएर कैनभाको वैंश धौ सम्हाल्नु पारेकाहरू कति लाज हराएका र डर नभएका हुन् प्रहरीलाई समेत हैरान पार्ने स्काई र एनसेलमा बढी फोन आउने र झुटो ठेगाना दिने गरेका छन् एक सय छ्यानब्बेवटा नम्बर प्रहरीले लिस्ट तयार गरेर राखेको छ त्यस यसमा अधिकांश विवाहित महिला छन् आफू त नक्चरी भए भए छोरा छोराछोरीलाई समेत नक्चरो बनाउन लाजमर्दो शब्द बोल्न लगाउने गरेको प्रहरीले बताएका छन् अहिले योपालि स्काईबाट थियो बढी होइन स्काईमा कम छ एनसिएलबाट एक सय छ्यानब्बेबाट लिस्ट छँदैछ पचास हजार राखेको छु एक सय छ्यानब्बेवटा महिला नै हुन्छ सबै सबै महिला अनि त्यसमा बच्चालाई सिकाउने भन्नु भन्न लगाउने त्यस्तो कुरा महिलाले नै यस्तो कुराहरू गरेपछि के हुन्छ बच्चा बच्चीले के सिक्छन् विवाहित महिला मात्र होइन भर्खरका किशोरी समेत लौन मलाई प्रहरीको सेवा चाहियो अरे कसी नभएको सेवा नभई नहुने भएकाहरू म रेकर्ड गर्दै थिएँ प्रहरीले हप्काएपछि नजानेर हो क्या भन्दै थिइन् ती एक किशोरी तपाईँलाई के सेवा चाहियो अनि तपाईँले एसएलसी पढ्नु भएको अनि एसएलसीसम्म के पढ्नु भयो तपाईँले के सिक्नुभयो के जान्नुभयो तपाईँहरू एसएलसी पास गरेको मान्छे के सेवा हुन्छ के उपलब्ध हुन्छ भनेर तपाईँहरू यसरी रेला गर्ने जिस्किने ठाउँ होइन तपाईँहरू आवश्यक पऱ्यो भने फोन गर्नुहोस् नभएदेखि आवश्यक परेको छैन भने अनावकमा यसरी दुःख दिने यस्तो डिस्टर्ब गरेर गर्ने व्यवहार गर्नुभयो भने तपाईँहरूलाई उचित कारवाही गरेर यहाँ ल्याएर बोलाएर तपाईँलाई कानुन कारवाही गर्न लाउँछु बुझ्नुभयो नजानेर चेल्सी पढ्नाले के जान्नु जान्नुभयो के सिक्नु सिक्नुभयो तपाईँले त्यो सिकाउने त्यहाँ गुरुआमाको त्यो एक सय छ्यानब्बेवटा मोबाइल नम्बर हामीसँग सुरक्षित छन् अबदेखि बिना काम जिल्ला प्रहरी कार्यालयको सयको लाइनमा र शून्य उनासी पाँच बिस एक नौ नौमा कुनै महिलाले जिस्किनका लागि फोन गरे अब उनको सिधै नाम ठेगाना र उनको नक्सरो बोली समेत रेकर्ड गरेर ओजेलका खबरमा प्रसारण गरिनेछ जिल्ला प्रहरी प्रमुख गुरु विष्णु काफले भन्नुहुन्छ अब त्यस्ता महिलाको नाम सार्वजनिक गरिनेछ आदरणीय गुलमेली आमा बुवा दिदी बहिनी दाजुभाइहरूलाई म के अनुरोध गर्न चाहन्छु भनेदेखि यो सयमा फोन गर्नु भनेको अति इमर्जेन्सी अवस्थामा र एकदम तत्काल प्रहरीले एक्सन लिनुपर्ने अर्थमा फोन गर्नुपर्ने हो र यसको चाहिँ नि सही सदुपयोग गरिदिनु हुन म अनुरोध गर्दछु कहीँ दुर्घटना भएको हुनसक्छ कहीँ अपराध भएको हुनसक्छ यसको सूचनाको निमित्त निशुल्क सरकारले निशुल्क अरू विदेशमा रहेको मान्छे भन्दा पैसा प्यारो ठान्दा रहेछन् मेरै कथा सुनाउनु पर्दा विदेशमा म गैर कानुनी भएँ लुकेर भागेर बडो मुस्किलले ज्यान जोगाउँदै थिएँ ईश्वर यो मेरो ज्यान पुर्याइदेऊ घर भन्दै देउता पुकार्दै थिए यता घरमा दाजुभाइ मध्ये कसैले मलाई मर्यो भने कसैले चाहिँ उतै विवाह गरेर बसेको छ अरे आउँदैन अब भनेर झ्याली पिटाए त्यो वैदेशिक रोजगारको अतीत मेरा लागि काली लाग्दो थियो म त्यही काली लाग्दो अतीत आज किन स्मरण गराउँदैछु भने सायद मलाई जस्तो पीडा उनका परिवार तथा दाजुभाइले पनि दिएर होला गुल्मी हर्दिनेटाका अर्जुन पन्तले घर आउन ठिक्क परिरहेको बेला उतै कोरियाली भूमिमा आत्महत्या गरे अर्जुनले आत्महत्या गरेको सञ्चार माध्यमहरूमा समाचार पनि आयो तर किन कसरी घर आउन लागेका मान्छे झुन्डिएर मरे त यो कुरा भने ओझेलमा छ जुन कुरा सुन्दै जाँदा समाजमा अरूलाई थोरै भए पनि शिक्षा मिल्न सक्छ भनेर आज हामी त्यसै पन्थ परिवारमा दैवले गरेको प्रहार र त्यसै पन्थ परिवारका एक सदस्यले एउटी महिलालाई दिएको पीडा लिएर आएका छौँ जीवनको गोरेटोमा केही महिना अघिदेखि अल्सरको बिरामी थिए बाइस महिना अघि कोरिया पुगेका हर्दिनेटा छ काउलेका तेइस वर्षीय अर्जुन पन्थ कोरियामा उपचार निकै महँगो हुने भएकोले उनी घर फर्किनका लागि गत शुक्रबारको टिकट काटेर बसेका थिए यता बाबुआमा छोरा अर्जुन घर आउने दिन गन्दै थिए पाँच भाइ छोरा मध्ये कोही इन्डियाका फौजी लाउरे कोही देश परदेशमा भएकोले पनि बाबु महादेव पन्तलाई अब दैनिक मजदुरीबाट मुक्त भए भन्ने सोच्दै हुनुहुन्थ्यो एक हप्ता अघि मात्र छोरी सीताको विवाह भएको थियो विवाहको रौनक सेलाएको थिएन घरमा छोरो आउने पक्का भएको थियो तर साँच्चीकै नीति कठोर हुन्छ भन्छन् त्यही उल्लासकै बीच अर्जुनले कोरियाली भूमिमा जीवनबाट बिदा लिएको खबर आयो कुनै समय विदेशमा आफ्नो मान्छे मर्यो भने धागोले बानेको चिठी आउँथ्यो र परिवारजन चिठी नखोल्दै मर्माहत हुन्थे अहिलेको फोनले पनि त्यही धागोले बानिएको चिठीको काम गर्यो सारा पन्थ परिवार मर्माहत भए हामी त्यहाँ पुग्दा डाँडामाथिको घामझै उमेरकी अर्जुनकी बुढी आमा मूर्छित हुनुहुन्थ्यो घरमा मान्छे आएपछि दरिलो छाती पार्नु पर्ने पुरुषको जात भएर होला नचाँदा नचाँदै पनि बोल्न बाध्य बनेका थिए अर्जुनका बुवा महादेव म अनि स्थानीय बासिन्दा समेत रहेका नेकपा एमालेका जिल्ला उपाध्यक्ष मधुकृष्ण पन्त नवप्रभात युवा संघ सङ्घ नेताका धातानन्द भूषाल लगायत उनीहरूको दलानमा गएर टुक्रो टुक्क बस्यौँ ढोकाको छेउमा भर्खरै बोल्छन् जस्ता अर्जुनको तस्बिर झुन्डिएको थियो झुकिएर पनि बाबुका नजर उनका तस्बिरमा परिरहेको थियो हेर्नुहोस् त बाबु शुक्रबार घर आउन लागेको छोरो उतै ज्यान गुमायो भन्दा विश्वासै लागेको छैन महादेव बुवा यस्तै भन्दै हुनुहुन्थ्यो यस्तो बुढेसकालसम्म मजदुरी गरे पाँच छोराहरू मध्ये कोही पल्टनका लाहुरे कोही देश परदेश अब सुखको सास फेर्ने बेलामा यस्तो भयो